एन्टेना फाउन्डेसन नेपालको उत्पादन नेपाल चौतारी प्रस्तोता राजन पराजुली नमस्कार विविध विचारको मदानी नेपाल चौतारीमा तपाईँलाई स्वागत छ यो कार्यक्रम देशभरिको विभिन्न स्थानीय एफएम स्टेसनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ नेपालका सबै ठाउँ अनि सबै नेपालीको विचार हटाउने नेपाल चौतारीमा आज हामीले रोजेको प्रश्न हो कस्तो होला नेकपा एमालेको नवौँ महाधिवेशन नेपाली राजनीतिमा यसले के नयाँ कुरा ल्याउला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 फोन नम्बर फेरि एकपटक सोह्र साठी शून्य एक तिन चार पाँच छ सात देशभरिका जुनसुकै ठाउँबाट यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन संविधान सभामा दोस्रो ठुलो दल नेकपा एमालेको अधिवेशनले अहिले देशकै राजनैतिक माहौलमा गर्मी थपेको छ महाधिवेशनले आगामी नेतृत्व पनि छान्ने भएकाले यसलाई महत्त्वका साथ हेरिएको छ दुईजना नेताहरू माधव कुमार नेपाल र केपी शर्मा ओलीले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरिसक्नु भएको छ वर्तमान अध्यक्ष झलनाथ खनालले पनि सर्वसम्मतिको पक्षमा आफ्नो अडान देखाउनु भएको छ यो चुनाव विचार या नीतिको लडाईँ हो वा नेता वा नेतृत्वको गुटगत रूपमै उम्मेदवारी घोषणा भएपछि स्थानीय स्तरका कार्यकर्तासम्म पनि विभाजन छ भनिन्छ युवा पुस्ताहरूको एउटा समूह पक्षमा देखिएको छ भने धेरै पुराना नेताहरू केपी शर्मा ओलीको पक्षमा देखिएका छन् तर दुवै प्रत्याशीले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई प्रमुख एजेन्डा बनाएको बताएका छन् सधैँभरि पुराना नेताहरूले नै आलो पालो नेतृत्व गर्ने हो कि भन्ने प्रश्न पनि उठेको छ समग्र देशको राजनीतिलाई नै प्रभाव पार्ने भनिएको एमआरएको महाधिवेशनले के नयाँ गर्ला त्यो छान्ला अनि कसरी गर्ला आज हामी यिनै प्रश्नको नेपाल चौतारीमा छलफल गर्दैछौँ सोह्र साठी शून्य एक तिन चार पाँच छ सात हाम्रो फोन नम्बर हो त्यसै गरी मोबाइल प्रयोग गर्ने श्रोताहरूले हामीलाई एसएमएस गर्न सक्नुहुन्छ नेपाल चौतारीको छोटो रूप एनसी गरेर स्पेस दिनुहोस् र आफ्नो कुरा लेखेर हामीलाई पाँच हामीसँग कुराकानीका लागि हिम हुनुहुन्छ रावलजी नेपाल चौतारीमा तपाईँलाई स्वागत छ भीमरावजी अब तपाईँ नेकपा एमालेको पार्टीभित्र विभिन्न समय र सन्दर्भमा एउटा विचार निर्माण गर्नु पर्यो अलिकति तपाईँलाई थिङ्क ट्याङ्कको नेतृत्व पङ्क्तिमा रहेको एउटा नेताको रूपमा कसैले भन्छन् तपाईँ भनिदिनुहोस् अहिलेको यो नौ महाधिवन नेकमालेको यो परिवर्तित माहौलमा के महत्त्व राख्छ यसले देश सङ्क्रमणकाल पुरा गरेको अवस्थामा रहेको हुनाले देशलाई कतातिर लैजाने संविधान निर्माणको प्रक्रियालाई पुरा गर्नुको लागि र संविधान निर्माण भइसकेपछि देशको आर्थिक अवस्थालाई सामाजिक अवस्थालाई कुन दिशा दिने अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा भन्ने कुरामा अध्ययन गर्ने भएको हुनाले महाधिवेशन अत्यन्तै महत्त्वपूर्ण छ कतिपय व्यक्तिहरूले यो नौ राष्ट्रिय महाधिवेशनको यो सन्दर्भलाई त्यति रूप त्यति राम्रो रूपमा नबुझेर केवल नेतृत्वको कुरा हो भन्ने अर्थमा लिएका छन् तर म तपाईँहरूको यो लोकप्रिय कार्यक्रम मार्फत सबै आदरणीय श्रोताहरूलाई भन्न चाहन्छु हामीले नेपालमा गणतन्त्रको स्थापना भइसकेपछि संविधान सभा मार्फत हामीले संविधान निर्माण गर्ने अभियानलाई अगाडि बढाइसकेपछि अब हाम्रो राष्ट्रको चरित्र कस्तो रह्यो त हाम्रो देशको अर्थतन्त्र कुन स्तरमा छ र अब हामीले समाजवादी दिशान्तरतर्फ अगाडि बढ्दा कस्ता नीति कस्ता कार्य भन्नेमा निकै ठुलो बहस गऱ्यौँ पार्टीभित्र विशेष गरी केन्द्रीय कमिटीमा र केन्द्रीय कमिटीले गठन गरेको मसौदा समितिमा अत्यन्त गहन छलफल भयो कतिपय साथीहरूले भने देश अहिले पनि अर्धसामन्ती अवस्थामा छ अर्थात् हामीले जमिनदारहरूको विरुद्धमा लड्नुपर्नेछ र हामीले भन्यौँ देशमा हामीले कमैया प्रथा कमलरी प्रथा जस्ता सामन्ती प्रथाका जुन प्रचलन थिए तिनलाई पनि हामीले हटायौँ कानुनी रूपमा बन्देज लगायौँ त्यसको साथसाथै ठुला जमिनदारी प्रणाली पनि हाम्रो देशमा अब छैन हाम्रो देश औद्योगिक क्षेत्रबाट पनि लगभग पन्ध्र प्रतिशत योगदान प्राप्त गरिरहेको छ त्यसैले अब हामी राष्ट्रिय पुँजीको निर्माण गरेर जनतालाई समृद्ध बनाउने र संसारका सामु नेपालीको आर्थिक स्थितिलाई माथि उठाउने त्यो प्रमुख काममा लाग्नुपर्छ भन्यौँ त्यसै गरी हाम्रो देश कहिले कसैको उपनिवेश भएन तर सुगोली सन्धिपछि र विशेष गरी त्यसपछिका दिनहरूमा र तत्कालीन निरङ्कुश राणा शासन ढल्दै गर्दा जुन प्रकारका असमान सन्धि सन्धिसभता भए त्यसबाट नेपाल कम्युनिस्ट पार्टीले देश अर्धोपनिवेशिक अवस्थामा छ भनेको अहिले पनि हाम्रा देशका युवाहरू विदेशीहरूको सुरक्षा निकायमा भर्ना हुन्छन् भर्ती हुन्छन् यो अवश्य पनि एउटा औपनिवेशिकताको परिचायक चाहिँ अवश्य हो तर आजको अवस्थामा नेपालका राजनीतिक दलले नेपाल सरकारले कुनै पनि देशसँग अब हामी यी सन्धि समताहरूलाई हामी परिवर्तन गर्छौँ फेरबदल गर्छौँ हामी संयुक्त राष्ट्रको सदस्य हौँ हामी अब यसरी अगाडि बढ्छौँ भन्यो भने कुनै पनि देशले होइन तपाईँहरू गर्न पाउनुहुन्न भन्ने अवस्था अब छैन त्यसकारण हामीले हाम्रो जस्तो स्वाधीन स्वतन्त्र देशलाई अर्धौपनिवेशिक भनिरहँदाखेरि गलत अर्थ लाग्न जानेर नेपाल कतै स्वतन्त्र देश होइन कि भन्ने प्रकारको सन्देश जाने हुनाले हामीले त्यसलाई पनि अब भनिरहनु पर्दैन तर नौपनिवेशिक प्रकारका कतिपय शोषण थिचोमिचो हामीमाथि त्यस्ता प्रक्ष अप्रत्यक्ष दबावहरू छन् त्यसको विरुद्ध त हामीले जुधिरहनुपर्छ तर हामी अब स्वाधीन स्वतन्त्र नेपालका नागरिक हामी तदनुकूल जानुपर्छ भनेर हामीले जुन भन्यौँ यो विचारको धेरै ठुलो महत्त्व छ र नौ महाधिवेशनले यसलाई ग्रहण गर्छ किनभने केन्द्रीय कमिटीले यसलाई सर्वसम्मतबाट पारित गरेको छ र जो साथीहरूले यो होइन भन्नुभएको थियो अन्तत उहाँहरूले पनि यो कुरा हो भनेर स्वीकार गर्नुभएको छ भनेपछि अब देश कतातिर लैजाने यसको आर्थिक उन्नतिको लागि बाटो के हो भन्ने कुरा निर्धारण गर्ने काम पार्टीले कुन बाटो अप्नाउने भन्ने कुरा निर्धारण गर्ने कुरा महाधिवेशनले गर्छ भनेर भन्नुभयो अर्को तपाईँले अर्धसामन्ती अवस्थामा छौँ कि हामी औद्योगिक पुँजीवादतिर पुग्यौँ कि त्यसपछि आएर हाम्रो पहिला भनिरहेको अर्ध औपनिवेशिक अवस्थामा के के फेरबदल आए भन्ने कुराहरूको पनि लेखाजोखा विश्लेषण गरेर पार्टीले एउटा आधिकारिक धारणा बनाउँछ त्यसले देशलाई महत्त्वपूर्ण ठाउँमा पुर्याउला भनेर भन्नुभयो अर्को नेकपा एमाले पार्टीभित्र संरचनागत हिसाबले भीमरावलजीको पनि धेरै उतार चढावहरू विगतका केही वर्षहरूमा देखिएको छ तपाईँको पार्टीभित्रको असन्तुष्टि कुराहरू तपाईँले एउटा नेकपा एमाले चाहिँ राष्ट्रिय राजनीतिको एउटा महत्त्वपूर्ण पार्टी बन्नका लागि पार्टीभित्रको आन्तरिक संरचनाहरू कस्तो खालको फेरबदल अपेक्षा गर्नुभएको छ मैले हेर्नुहोस् मेरो व्यक्तिगत जीवनमा हाम्रो पार्टीभित्र त मैले राजनीतिक रूपमा कुनै उतार चढाव भएन मेरो र मैले जहिले पनि मैले चालिस वर्ष यो पार्टीमा काम गरेँ पैँतिस वर्ष त मैले यसको विदेश मामला सम्बन्धी हेरेँ विद्यार्थी कालदेखि पार्टीसम्ममा तर मैले पार्टीभित्र हुने गलत प्रक्रियाहरू जस्तो गुट फुट र हाम्रो राष्ट्रिय हित स्वाधीनतामाथि अलिकति गम्भीर नहुने प्रकारका सोचहरूको विरुद्धमा जहिले पनि मैले जुधेँ किनभने म म के ठान्छु भन्दाखेरि पार्टीहरू राष्ट्र जनताको हित साधनाका माध्यम मात्रै हुन् विचार दर्शन पनि मान्छेले बनाउँछ हामी जस्तै मान्छेले बनाएको भने दुई हजार उन्चास सालमा जनताको बहुतले जनवाद जति बेला हामीले पारित गऱ्यौँ त्यति बेला संसारको पहिलो देश रुस ढल्दै थियो सोभियतसँग ढल्दै थियो जनताको बहुतले जनवाद भन्ने त अरू कुनै देशमा थिएन नि हामीले आफ्नो धरातलमा त्यसलाई ग्रहण गऱ्यौँ र हामीले हाम्रो देशको स्वाधीनता र स्वतन्त्रको लागि तपाईँले जस्तै उदाहरणको रूपमा भन्नुभयो मैले हाम्रा देशका जलस्रोतहरूको उपयोगमा सबभन्दा पहिले आज हाम्रो अठार घन्टा सोह्र घन्टा कहिलेकाहीँ बाह्र घन्टा पनि भयो होला त्यो लोड सेडिङको अवस्थामा सबभन्दा पहिले ऊर्जाको क्षेत्रमा हामीले उत्पादनका कामहरूलाई अगाडि बढाउँदाखेरि हाम्रो देशको आवश्यकतालाई पहिले परिपूर्ति गर्ने काम गरौँ हामी आफ्नो देशमा अठार घन्टा लोड सेडिङ गर्ने अनि सम्भावना भएका परियोजनाहरू विदेशीको जिम्मा लगाएर पैसा कमाउने नाममा अनि हाम्रो देश सदा अन्धकारमा रहने नीतिहरू कहिले पनि गर्नु हुँदैन भनेर मैले केन्द्रीय कमिटीमा पनि बोलेँ मैले माथिल्लो प्रणालीको प्रसङ्ग पनि यसरी उठाएको थिएँ त्यसबाहेक हाम्रो देशको शान्ति प्रक्रियाको कुरा तपाईँलाई थाहा छ नेपाली सेनाको सन्दर्भमा माओवादी सेनाका लडाकुको समायोजन र पुनस्थापनाका सन्दर्भमा तत्कालीन मधेसी मोर्चाका नेताहरूले के भनेका थिए भने हाम्रा दस हजार युवाहरू हामी छानेर ल्याउँछौँ समूहगत प्रवेश गर्नु पर्यो नेपाली सेनामा र दुईवटा राष्ट्रियताको कुरा मान्नु पर्यो एउटा कथित मधेस राष्ट्रियता अर्को कथित पहाडी राष्ट्रियता यसरी दुईवटा राष्ट्रियता बनाएर देशलाई दीर्घकालीन रूपमा नै विभाजित गरिदिने एक मधेस एक प्रदेशको कुरा गर्ने जसले गर्दा हामी एक सय पच्चिसभन्दा बढी जाति समुदाय एक सय तेइसभन्दा बढी भाषा बोलिने देशका नेपाली मिलेर बसेका नेपालीलाई विभाजित गरिदिने हो यस्ता प्रकारका कुरामा कहिलेकाहीँ पार्टीभित्र कसैले ढुलमुल कुराहरू ल्यायो भने म त्यसको विरुद्धमा उभिएर उदाहरणको अर्को उदाहरणको रूपमा हाम्रो पार्टीले एकल जातीय आधारमा प्रदेश नबनाउने भन्यो तर अशोक राईजीको बहिर्गमको सन्दर्भभन्दा ठिक अगाडि फेरि घुमाएर उहाँलाई तुष्टिकरण गर्ने नाममा त्यो प्रदेशका नामहरू फेरि जातीय जातीय रङ्ग आउने खालका राखेपछि मैले त्यसको विरुद्धमा नोट अफ डिसेन्टै लेखेँ म उभिएँ र मैले के भने तपाईँहरू एक सय पच्चिस जाति समुदायमध्ये कुनै चाहिँ सातवटा जातको नाममा प्रदेश राख्ने हो भने अरू जातसँग निरन्तर जातीय विभेदतिर विदेशतिर अरूलाई लडाएर यो देशलाई यसरी अगाडि लानु पाइँदैन भनेर मैले भनेको थिएँ त्यसकारण मैले हाम्रो पार्टीभित्र जहिले पनि हाम्रो राष्ट्रियता जनताको जनजीविका र हाम्रो देशको हितको कुरालाई चाहिँ ध्यान दिएर काम गरेको छु भनेपछि मैले तपाईँलाई नेकपा एमाले भित्र संरचनागत हिसाबले के परिवर्तनको आवश्यकता छ भन्ने प्रश्नमा तपाईँले केही सन्दर्भहरू जोड्नुभयो नेपाली सेनाको अहिलेको जलविद्युत लोड सेडिङको र त्यसमा तपाईँको चाहिँ नेपालको जलविद्युत सम्बन्धी हाम्रो नीतिको त्यसपछि आएर जातीय प्रदेश र नाम राख्ने सवालहरूमा पनि भएका कुराहरू भनेपछि नेपाल अहिले जुन ढङ्गले चाहिँ हामी लोड सेडिङ खेपिरहेछौँ जुन ढङ्गले चाहिँ प्रादेशिक व्यवस्थाका लागि चाहिँ जुन खालको अडचनहरू छ यसो हेर्दाखेरि नेकपा एमाले बाहिर भाषण गर्दाखेरि चाहिँ यो सबै कुरामा हामी ठिक छौँ हाम्रोमा खासै दुईमा छैन भनेर देखाउँथ्यो तर भित्र त अहिले अठार घन्टा लोड सेडिङ हुनुको एउटा जिम्मेवार पार्टी त नेकपा एमाले पनि रहेछ उसको नीतिले पनि रोक्यो भन्नुभयो नि त तपाईँले त्यसै गरी जातीय प्रदेशका हिसाबले नामका सवालमा यता जानुपर्छ कि उता जानुपर्छ भन्ने कुरामा नेकपा एमाले भित्रै पनि विमति त रहेछ मैले त्यसरी बुझेँ गलत भएँ लोड सेडिङ त नेकपा कारणले नेकपा एमालेको कारणले भएको होइन किनभने नेकपा एमाले अल्पमतको सरकार नौ महिना मात्रै चलायो त्यति बेला हामी एउटा दीर्घकालीन योजना लिएर अगाडि गइरहेका थियौँ र हामीले त्यसलाई पुरा गर्न पाएनौँ तर मैले त्यो भन्नु खोजेको के हो भने नेपालका जलस्रोतहरूलाई दीर्घकालीन रूपमा नेपालको हित गर्ने कुरा नेपालको हितअनुकूल बनाउने कुरामा पनि कहिलेकाहीँ हाम्रो पार्टीभित्र त्यस्ता विचारहरू पनि देखा परेका थिए मैले त्यस्तो विचारको खण्डन र आलोचना गरेँ भन्ने अर्थमा तपाईँले अहिले जस्तै भन्नुभयो हुनाले उदाहरण दिएको मात्रै हो तर अठार घन्टा लोड सेडिङ त दीर्घकालीन पञ्चायतकालदेखि अहिलेसम्म हाम्रो यो ऊर्जा सम्बन्धी नीति सबभन्दा पहिले आफूले आफ्ना लागि निर्माण गर्ने जुन कुरा हो त्यो स्पष्ट रूपमा भएन र खास गरी बहुमत प्राप्त सरकार नेपाली काङ्ग्रेसले यस सम्बन्धमा अत्यन्त गलत नीतिहरू अप्नायो आरम्भमा तर पछिल्ला दिनहरूमा अलिकति त्यसमा केही सोचाइएको छ र तर पनि अहिले हामीले ठुल्ठुला परियोजनाहरू हेऱ्यौँ भने ती नेपालको आपूर्तिलाई नेपालको आवश्यकतालाई पहिले ध्यान दिने खालका अझै छैनन् अझ हामीले त्यहाँ जानुपर्नेछ र अर्को कुरा यो नेपाली सेनाको सन्दर्भ जुन तपाईँले ल्याउनुभयो र यो के जातीय प्रदेशको कुरा ल्याउनु भयो यस सम्बन्धमा त नेकपा एमाले भित्र एउटै मत नभएर मतभेद भएकै हो त्यो मतभेदको कारणले गर्दा गर्दाखेरि पनि विगतको संविधान सभामा हामी स्पष्ट रूपमा जान सकेनौँ पछिल्लो कालमा आएर ठुलो बहस गरेर अब एकल जातीय प्रदेश ठिक रहेनछ बहु पहिचान सकभर साझा पहिचानमा जानुपर्ने रहेछ भनेर हाम्रा पनि जो महत्त्वपूर्ण पदमा बसेका नेताहरूले स्वीकार त गर्नुभयो तर आरम्भका दिनमा स्पष्टता नभएर पनि बिग्रेको हो त्यति चाहिँ म भन्न सक्छु म आउँछु म केही अघिदेखि केही साथीहरू पर्खेर बस्नु भएको छ उहाँहरू आफ्नो विचार राख्न खोज्दै हुनुहुन्छ प्रहलाद दानी हुनुहुन्छ गोर्खाबाट प्रहलादजी नेपाल चौतारीमा तपाईँलाई स्वागत छ हजुर धन्यवाद यहाँलाई हजुर प्रहलादजी तपाईँ आफ्नो विचार राख्न सक्नुहुन्छ मेरो सर्वप्रथम त आजको अतिथिजीलाई नमस्कार नमस्कार मेरो प्रश्न के छ भने हाम्रो चाहिँ आजको भिमराजुलाई यो अहिले एमालेको चाहिँ महाधिवेशन चलिरहेछ अब एकातर्फबाट केपी शर्मा ओली चाहिँ महाधिवेशनको लागि अध्यक्षमा चाहिँ लड्नु भएको छ भने अर्कोतर्फ माधव नेपाल त्यस्तै गरी अहिले भइरहनु भएको चाहिँ झलनाथ खनाल पनि मलाई नै चाहिँ चयन गरेर म अध्यक्ष मलाई हुन सक्छु भनेर चाहिँ भन्नुभएको छ एउटा पार्टीभित्र यसरी चाहिँ एकजना व्यक्तिले चाहिँ उम्मेदवार उठाउँदा राम्रो हुन्थेन र दुईजना उम्मेदवार उठ्नु भएको छ अलिकति पार्टीमा केही खिचालो आएर अलिकति नराम्रो पार्टीमा असर पर्ने हो कि भन्ने देखिन्छ बाहिरबाट हेर्दाखेरि त्यो हुनाले एउटा व्यक्तिले मात्रै उठाउँदा सहमतिको आधारमा चाहिँ गएर उठायो हुँदा भन्ने मेरो एउटा प्रश्न दोस्रो प्रश्न अहिले अब पहिलाको संविधान सभाको निर्वाचनमा चाहिँ प्रदेशको क्यारे चाहिँ धेरै प्रदेश बनाउने भन्ने हिसाबले चाहिँ जाति पहिचान भन्ने माओवादी असफल भयो यति बेला चाहिँ अब यो हाम्रो सानो मुलुकमा तिन प्रदेश चाहिँ हिमाल पहाड तराई तिन पहाड तिन प्रदेश छ तिन प्रदेश नै ठिक जस्तो लाग्छ मलाई जहाँसम्म धेरै जनताको माग यही नै होला जस्तो लाग्छ धेरै प्रदेशमा फेरि अलिकति टुक्रा टुक्रा हुन्छ र त्यसमा अलिक उछाल पुछाल भाव हुन्छ कि भन्ने मेरो हस् धन्यवाद प्रहलादजी म प्रदेशमा चाहिँ आज नछिरोकै जस्तो लागेको छ किनभने यो विषय अलि बढी अर्को ठाउँमा मोडेर तर तपाईँले नेतृत्व र सहमतिका कुरा जुन जोड्नुभयो म त्यसमा आउँछु हामीसँग अरू श्रोताहरू पनि पर्खेर बस्नु छ म लिइहाल्छु भरत भुषाल हुनुहुन्छ अर्घाखाँचीबाट हुनुहुन्छ भरतजी नमस्कार भरतजी भरत भूषालको टेलिफोनमा केही समस्या आयो हामीसँग विवेक डाँगी हुनुहुन्छ रोल्पाबाट हुनुहुन्छ विवेकजी नमस्कार हजुर नमस्कार अतिथिहरूलाई पनि मेरो नमस्कार नमस्कार भन्नुहोस् विवेकजी हजुर म नेकपा एमालेका अतिथि आउनु भएको हुनाले र महाधिवेशन तातिएको हुनाले उहाँलाई एउटा प्रश्न राख्न चाहन्छु नेकपा एमालेको नेतृत्व पङ्क्ति भनौँ उपल्लो लेभलको पङ्क्ति के भनिरहेको छ भनेपछि हामी सहमतिमै नेतृत्व छान्ने प्रयास गर्छौँ हामी सहमतिमै हामी अडिक छौँ जसरी भए पनि हामी सहमतिवादी गर्छौँ भोटिङमा जाँदैनौँ भन्ने कुरो छ त्यसमा चाहिँ उहाँहरूको अहिलेसम्म त्यो भनिरहँदा बाहिर भित्र फेरि अब नेतृत्व भोटिङमै जाने खालको वातावरण बनिरहेछ तर पनि दुईवटा नेताहरूले नेतृत्व लिइसक्नु भएको छ पहिले वर्तमान पहिलेको परिस्थितिमा भने अहिले सर्वसहमतिले नयाँ नेतालाई चाहिँ जस्तो केपी ओलीलाई नेतृत्व दिन सक्नुहुन्न उहाँहरूले भन्ने मेरो हस् उहाँ विवेक ढाँकी रोल्पाबाट हुनुहुन्थ्यो नेतृत्वसँगै जोडिएको प्रश्न थियो तिलक लामिछाने हामीसँग सल्यानबाट हुनुहुन्छ तिलकजी नमस्कार हजुर सर नमस्कार नमस्ते तिलकजी भन्नुहोस् हजुर आजको अतिथिजीलाई पनि मेरो नमस्कार नमस्कार म तिनवटा प्रश्नहरू राख्न गइरहेको छु अतिथि समक्ष नेकपा एमालेको महाधिवेशन नजिकै गर्दा भाषणहरूमा नेता कमरेडहरूले गुट गुट उपगुट छैनन् भन्दै गर्दा केन्द्रदेखि स्थानीय लेभलसम्म फरक फरक समयमा र स्थानमा गोष्ठी तथा सभा भेलाहरू किन हुन्छन् अर्को कुरा मा पनि यो प्रतिनिधि छनौट गर्न भोटर छु सल्यान जिल्लामा पनि दुई गुट छन् कुन गुटलाई भोट दिने होला त्यसरी माधव नेपाल झलनाथ खनाल केपी ओली बाहेकका सम्भावनाहरू छैनन् नेकपा एमाले भित्र हजुर यी तिनवटा प्रश्नको हस् तिलक लामिछानेजी हुनुहुन्थ्यो सल्यानबाट म टिकापुर कैलालीबाट महेन्द्र पाण्डेजीलाई पनि लिएको छु महेन्द्रजी नमस्कार हेलो हजुर नमस्कार मेरो अतिथि भीमरावलाई पनि नमस्कार नमस्कार हजुर मेरो सरपञ्च अब आउने नौ महाधिवेशनबाट तपाईँहरू सहमतिबाट एउटा नेतृत्व चाहनुहोस् मेरो अग्रिम शुभकामना र अर्को मेरो एउटा प्रश्न भनेको हाम्रो सुदूरपश्चिमको नेतृत्व गर्नुहुन्छ तपाईँले कि हामीले तपाईँले एमालेको नेतृत्व गरेको कहिलेसम्म हेर्न पाउँछौँ र हाम्रो सुदूरपश्चिमले नेतृत्व गरेको कहिलेसम्म हेर्न पाउँछौँ अनि मेरो एउटा अर्को प्रश्न भनेको जुन हामीले आगामी माघभित्रमा संविधान निर्माण गर्ने हामीले एउटा बाचा गरेका छौँ नेताहरूले गर्नुभएको छ तपाईँहरूले जनताहरूमा र त्यो संविधान कसरी बनाउने भन्ने विषयमा तपाईँहरूको महाधिवेशनबाट कस्तो प्रस्ताव ल्याइन्छ र कुन रूपमा निर्णय गर्नुहुन्छ र कुन रूपमा अरू दललाई सहमतिमा ल्याउनुहुन्छ त्यो प्रष्ट गरिदिनु अनुरोध हस् धन्यवाद उहाँ हुनुहुन्थ्यो महेन्द्र पाण्डे टिकापुर कैलालीबाट अब मैले एउटा हामीलाई एसएमएसको पनि एउटा प्रतिनिधि कुरा सुनाइहालेँ गगन सभा लिम्बूजी के भनेर लेख्नुहुन्छ भने एमालेमा पद या नेताभन्दा विचार वा सिद्धान्तले महत्त्व कहिलेदेखि पाउँछ भनेर लेख्नुहुन्छ म भीमरालजीलाई पाले पाले सोध्दै जान्छु सबभन्दा पहिला अहिले यो जुन गुट उपगुटको कुरा उठ्यो त्यताबाट छिर्दाखेरि अलिक सजिलो होला अहिले यो नौ महाधिवेशन सोचेभन्दा आवश्यकताभन्दा बढी धमिलो भयो कि भनेर राजनीतिका बारेमा लेख्ने बोल्ने बुझ्ने मान्छेहरूले टिका टिप्पणी टिका टिप्पणी गरिरहेका छन् हजुर तपाईँलाई कस्तो लाग्छ म सर्वप्रथम श्रोताहरूले प्रश्न सोध्नु भएकोमा म सबै श्रोताहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु हामीले आठौँ महाधिवेशनदेखि नै हाम्रो पार्टीभित्र लोकतान्त्रिकरणको कुरा उठायौँ र त्यो बेलादेखि नै पदाधिकारीको बिचमा समेत निर्वाचनको प्रणाली अप्नाइसक्यौँ हाम्रो पार्टीले आरम्भदेखि नै अरू पदहरूमा त निर्वाचन गर्दै नै आएको छ र हामी नै यस्तो पार्टी हौँ जसले पञ्चायती निरङ्कुशताका काला दिनहरूमा समेत भूमिगत अवस्थामा गरिएको महाधिवेशनमा पनि निर्वाचन गरे जसले त्यसकारण हामी लोकतन्त्रमा विश्वास गर्छौँ त्यसैले स्वच्छ प्रतिस्पर्धालाई हामीले गुटगत काम हो भनेर ठान्नु नै पर्दैन जस्तो प्रहलादजीले सोध्नुभयो यसमा अब तिनजना व्यक्तिहरू छन् यस्तो बढी किन भयो होला सहमति गरेदेखि हुन्थ्यो सहमति गर्नु त राम्रो कुरा हो तर सहमति नहुने अवस्थामा विभिन्न व्यक्तिहरूको बिचमा स्वच्छ प्रतिस्पर्धा हुन्छ भने त्यसलाई पनि अन्यथा ठान्नु हुँदैन उम्मेदवारी एउटै भएदेखि राम्रो हुन्थ्यो अब भएन भने पनि हामीले आठौँ महाधिवेशनमा पनि त प्रतिस्पर्धा गरेका हौँ नि त्योभन्दा अगाडि पनि प्रतिस्पर्धा गरेका हौँ पहिले पहिले महासचिव केन्द्रीय कमिटीबाट चुनिने हुनाले अरू पदमा मात्रै प्रतिस्पर्धा हुन्थ्यो केन्द्रीय कमिटीका सदस्यमा त तर अहिले हाम्रो जिल्लामा अञ्चलमा सबैतिर प्रतिस्पर्धा गरेर मान्छे चुनिएका छन् र यो नेपालमा सबै राजनीतिक दलहरूको भन्दा नेकपा एमाले गरेको लोकतान्त्रिक अभ्यास हो यसमा गौरव पनि गर्नुपर्छ तर अर्को कुरा जस्तो अब यसमा कस्तो असर पर्ला भन्ने कुरा छ यो स्वच्छ प्रतिस्पर्धाबाट कुनै असर पर्दैन एक यो निर्वाचन नहुँदासम्म यस्तो हो निर्वाचन भइसकेपछि फेरि हामी यो नेकपा एमाले एकताबद्ध भएर नै अगाडि बढाउँछौँ र यसमा अब नेतृत्व पङ्क्तिले भोटिङमा नगएर गरेको भए कस्तो हुन्थ्यो सहमति गर्ने भन्ने नेताहरूले तर फेरि आन्तरिक रूपमा हामी हुन्छौँ भनेर गुटबन्दी पो छ कि भन्ने जुन कुरा छ अब यो विभिन्न व्यक्तिले हामी उम्मेद्वार हुन्छौँ भनेपछि त्यो गुटबन्दी जस्तो त देखिने भयो प्रतिस्पर्धा गरेपछि विभिन्न उम्मेद्वारले आफूलाई मन पराउने नपराउने व्यक्ति छान्ने र कार्यकर्ताले पनि सम्बन्धित व्यक्तिको पक्ष विपक्ष लिने यस्तो स्थिति त हुन्छ यसले अलिकति केही समय कार्यकर्ताको बिचमा अलिकति त समस्या हुन्छ तर यसले त्यस्तो कुनै ठुलो भोलि गुटगत स्थिति ल्याएर यसलाई विभाजित गर्दैन जस्तो अब प्रतिनिधि चरणमा कसलाई भोट दिने भन्नुभयो तिलक लामी छानेजीले अब यसमा तपाईँले अहिले माधव कुमार नेपाल एउटा अध्यक्षको उम्मेद्वारको रूपमा देखा पर्नु भएको छ केपिजी अर्को देखा पर्नु भएको छ उहाँ दुईवटा नेतृत्वमध्ये अब कसले अहिलेको राष्ट्रलाई हाँकेर लैजान सक्ला सम्पूर्ण समग्र रूपमा हेर्दा भन्ने लाग्छ त्यसको पक्षमा जो प्रतिनिधि हुन्छ तपाईँलाई चाहेको व्यक्तिलाई तपाईँ भोट दिन सक्नुहुन्छ यो किनभने लोकतान्त्रिक अभ्यास हो त्यस्तै गरेर अब यो महेन्द्र पाण्डेजीले सहमति गर्नुहोस् भर्षक भन्नुभएको छ म पनि सहमतिकै पक्षमा छु आम रूपमा तर के छ भन्नुहुन्छ भने सहमति नहुँदाखेरि हामीले लोकतान्त्रिक अभ्यास गर्नु अनिवार्य हुन्छ तपाईँले सुदूरपश्चिमको प्रसङ्ग पनि उठाउनुभयो म पहिले पनि उपाध्यक्षमा उठेको थिएँ एकदमै थोरै मतले मैले हारेँ सम्भवतः अहिले पनि म त्यही पदमा प्रतिस्पर्धामा म जान्छु होला र अहिले देशव्यापी रूपमा कार्यकर्ताहरूले मलाई म प्रति राम्रो एउटा सहमति सहानुभूति समर्थन जनाउनु भएको छ भन्ने मेरो विश्वास छ त्यस कारणले गर्दा हामीले समग्र राष्ट्रलाई नै नेतृत्व दिने किसिमको जुन तपाईँले प्रसङ्ग उठाउनुभयो जहाँ चालिस प्रतिशत गरिबी छ त्यो ठाउँको कुरालाई विशेष रूपमा पर्छ भन्ने तपाईँको कुराप्रति म सहमति नै छु र अर्को यो लिम्बुजीले यो विचारको महत्त्व कहिले पाउला भन्ने भन्नुभएको छ म उहाँलाई स्मरण गराउन चाहन्छु पाँचौँ राष्ट्रिय महाधिवेशनमा पनि नेकपा एमाले यस्तो पार्टी हो जसले जनजाति भाषा संस्कृति देशको अवस्थाबारे गहन चिन्तन गर्यो पा छैटौँमा पनि त्यो गर्यो जनताको बौद्धले जनवाद ल्यायो त्यो पनि विचारको छलफल हो अहिले पनि हामीले सङ्गठनात्मक संरचना नेतृत्वको रूप कस्तो हुन्छ विचार कस्तो हुन्छ भन्ने बारेमा गहन छलफल गरेर टुङ्गो लगाएका छौँ त्यसकारण नेकपा एमाले मात्रै यस्तो पार्टी हो जसले महाधिवेशन र सङ्गठनभित्र विचारको गहन छलफल गर्छ र त्यो विचारलाई कसले बोक्छ भन्ने कुरामा नेतृत्व कस्तो हुनुपर्छ भन्ने कुरा हामीले विचार गर्छन् अन्तिममा म यो अलिकति महाधिवेशनको सन्दर्भकाललाई लिएर यो हाम्रो संविधान कसरी बन्छ भन्ने प्रसङ्ग पनि उठाउनु भएको हुनाले म थोरै यसमा कुरा गर्न चाहन्छु हामीले माघभित्र संविधान ल्याउनको लागि कामहरू संविधान सभाबाट तीव्र रूपमा अगाडि बढाएका छौँ सबै पार्टीको प्रतिबद्धता पनि छ केवल प्रदेशको सङ्ख्या नामाङ्कन सीमाङ्कन त्यसपछि शासकीय स्वरूपमा अलिकति हामीले बहस गर्नुपर्नेछ त्यसको लागि राजनीतिक संवैधानिक सहमति जुन वार्ता र सम्वाद र सहमति समिति छ त्यसमा पनि हामीले छलफल सुरु गरिसकेका छौँ त्यसैले अब जहाँसम्म हाम्रो पार्टी अध्यक्ष झलनाथ खनालजीको कुरा छ उहाँले सहमति भएपछि म इच्छुक हुन्छु भन्नुभएको छ प्रतिस्पर्धाको अवस्थामा माधव कुमार नेपाललाई नै उहाँले समर्थन गर्नुहुन्छ अब त्यो झलनाथ खनालजीलाई सोध्नुपर्छ <laughs> तपाईँ माधव नेपालकै बाट चाहिँ उपाध्यक्ष उठ्नु लागेको हुनाले अब त्यो कुरालाई कति आधिकारिक भन्ने होइन उहाँले चाहिँ सहमति भयो भने म इच्छुक छु सहमति भएन र प्रतिस्पर्धा हुन्छ भने अन्तमा माधव नेपालजीलाई समर्थन गर्छु भनेर हामीसँग छलफल तपाईँहरूलाई भन्नुभयो केही बेलतिर नि केही भन्नुभयो कि त्यो त मैले अन्त कुरा गरेको थाहा छैन सुनेको छ अब तपाईँले जुन अघिजना श्रोताले गुट पगुटको कुरा गर्नुभयो भीमरावलजी यो मैले तपाईँलाई सोध्नु मन लागेको अब तपाईँहरूको जुन तरिकाले विभिन्न पार्टीका विभिन्न अहिले यसो हेर्दाखेरि नि एउटा कार्यक्रममा चाहिँ एउटा गुटका मान्छे मात्रै देखिन्छ जताततै टेलिभिजन हेऱ्यो भिडियो हेऱ्यो कार्यक्रम हेऱ्यो मान्छे हेऱ्यो भने एउटा गुटको मान्छे मात्र देखिने अर्को कार्यक्रम एमालेकै अर्को मान्छे मात्र देखिने यो कस्तो खालको यो स्वाभाविक हो कि एउटा एमालेकै कुनै सन्दर्भ जोडिएका कार्यक्रममा भीम रावलजी केपी ओलीको कार्यक्रममा कतिचोटि पुग्नु हो मलाई त बोलाएको भए मजा थिएँ तर हाम्रो प्रसङ्ग कस्तो भयो भने पहिले हामीले यसभन्दा अगाडि कस्तो गरेको थियौँ भन्नुहुन्छ भने पार्टीले औपचारिक रूपमा मञ्च सिर्जना गर्ने त्यो मञ्चमा विभिन्न विचार प्रवृत्ति नेतृत्वको चाहना बोकेका नेताहरू कार्यकर्ताहरू बोल्ने हामीले त्यो गरेका थियौँ त्यो राम्रो उत्तम विधि पनि थियो हामीले अहिले पनि त्यही गर्नु पर्थ्यो तर त्यो नगरेर आरम्भ कहाँबाट भयो भने आफआफ्नो विचारहरूलाई समर्थन गर्ने कार्यकर्ता नेताहरू एक ठाउँमा भेला भएर विचार राख्ने त्यस्तो आरम्भ भयो कसले वास्तवमा यो प्रवृत्ति त्यति उचित चाहिँ होइन मलाई चाहिँ व्यक्तिगत रूपमा त्यति उचित त यस्तो लाग्दैन तर के भने आरम्भ त भइसक्यो यो अब आरम्भ भइसकेपछि अब कसले गर्यो भन्ने कुरामा यति बेला महाधिवेशनको मुखमा कसैलाई मैले आरोप लगाए लगाउनु भन्दा होइन मेरो जुन प्रस्तुति छ त्यो प्रस्तुति अलिक सङ्कीर्ण देखिएला म त्यता प्रवेश गर्न चाहन्न यो जसले आरम्भ गरे भने त्यो आरम्भ भएको हुनाले अब त्यसलाई हामीले कसरी लिनुपर्छ भन्दाखेरि समान विचार भएका र नेतृत्व अहिलेको अवस्थामा यस्तो हुनुपर्छ भन्ने समान धारणा राख्ने व्यक्तिहरूले गरेको प्रतिस्पर्धाको छलफलको रूपमा हामीले त्यसलाई बुझ्नुपर्छ स्वयं रूपमा हामीले ग्रहण गर्नुपर्छ र एउटा म एउटा सानो कुरा भनिहालौँ तपाईँले आरम्भमा भन्नुभयो त्यसलाई स्पष्ट पार्न आवश्यक छ यो दुईजना नेताको प्रसङ्गको कुरा गर्दाखेरि केपी ओलीजीसँग पुराना सबै नेताहरू भएको भन्ने प्रसङ्ग तपाईँले ल्याउनु भएको थियो त्यस्तो स्थिति छैन सबै दुवैतिर दुवै प्रकारका नेताहरू छन् जस्तो पुराना नेताहरूको प्रसङ्ग गर्ने हो भने माधव नेपालजीको पक्षमा सिद्धिलाल सिंह जस्तो काठमाडौँ उपत्यकाको त्यत्रै लामो इतिहास भएको अहिले हाम्रो सल्लाहकार समितिको सभापति नै हो उहाँ भरतमोहन अधिकारी हेर्नुहोस् मनमोहनको भाइ हुनुहुन्छ जो नेपालको कम्युनिस्ट आन्दोलनमा छ सालदेखि नै संलग्न व्यक्तित्व हो उहाँ माधव कुमार नेपालकै पक्षमा हुनुहुन्छ त्यस कारण पुराना एकातिर छन् नयाँ एकातिर छन् भन्ने होइन पदाधिकारी पदाधिकारी सिद्धिलाल सिंह पदाधिकारी होइन र त्यत्रो सल्लाहकार समितिको अध्यक्ष भरतमोहनजी थाई कमिटीको सदस्य पदाधिकारी होइन र त्यस कारण यसमा के छ भने हाम्रो नेतृत्व पङ्क्ति पनि र अरू पनि अहिले नेतृत्वको संरचना कस्तो हुनुपर्छ भन्ने कुरामा विभाजित नै छ हामीसँग म त्यसमा आउँछु तपाईँ हाम्रो के अरू श्रोताहरू पर्खेर बस्नु छ निलकण्ठ वाग्ले हुनुहुन्छ सुर्खेतबाट हुनुहुन्छ निलकण्ठजी नमस्ते नमस्कार हजुर निलकण्ठजी भन्नुहोस् तपाईँको कुरा के छ मेरो अतिथिलाई पनि नमस्कार नमस्कार मेरो प्रश्न चाहिँ के छ भने तपाईँ एउटा हुन त तपाईँ अहिले उपाध्यक्षको प्रत्याशी हो माधव कुमार नेपालको प्यानलबाट होइन तर माधव कुमार नेपाल केपी शर्मा ओली र झलनाथ खनाल कसैतिरको कुनैतिर पनि नलागेर तपाईँ एउटा सर्वसाधारणको नजर र सर्वसाधारणको आँखाले हेर्दाखेरि तपाईँलाई के लाग्छ वास्तवमा नेकपा एमाले भित्र भइरहेको लडाइँ ठिक छ या छैन र अर्को कुरा चाहिँ तपाईँ यदि वास्तवमा प्रतिनिधि हुनुभयो सामान्य प्रतिनिधि हुनुभयो कतै कहीँ कतैबाट सर्वसाधारण प्रतिनिधि जो चाहिँ उनीहरूमा भोट हाल्दै हुनुहुन्छ साथीहरूलाई भने तपाईँ कसलाई वास्तवमा भोट हाल्नुहुन्थ्यो र वास्तवमा देशलाई चाहिँ यति बेला कस्तो कुन कुन कसको मतलब आवश्यकता छ कुन उम्मेदवारको आवश्यकता छ अध्यक्षमा एउटा कुरा दोस्रो कुरा चाहिँ तपाईँ र जुन अहिले अनि केपी शर्मा ओली र चाहिँ बामदेव गौतमको जुन खालको एक प्यानल छ यो प्यानल के मतलब यो चुनावी रणनीति तयार पार्नको लागि मात्र हो अथवा दिगो हो तपाईँलाई के लाग्छ तपाईँ एउटा विशिष्ट कार्यकर्ताको हैसियतमा भनिदिनु होला न कि तपाईँ उम्मेदवारको प्रत्याशीको हैसियतमा हस् धन्यवाद निलकण्ठ वाग्लेजी सुर्खेतबाट महत्त्वपूर्ण प्रश्न छ म त्यसमा आउँछु तीर्थराज भट्टराई हुनुहुन्छ नवलपरासीबाट हुनुहुन्छ तीर्थजी नमस्ते हजुर नमस्कार हजुर तीर्थजी भन्नुहोस् हजुर भीमरावजीलाई पनि नमस्कार नमस्कार भिन्दी कस्तो देखियो अहिले भन्दाखेरि तपाईँको बढी नै अस्वस्थ प्रतिस्पर्धा देखियो नि पार्टीमा भनाइ मतलब व्यक्तिमा चाहिँ पार नामै त नभनौँ केही कमरेडहरूले चाहिँ माधव नेपाल चाहिँ अध्यक्ष उठ्न लागेको मान्छे होइन उहाँ पराजित हुनुहुन्छ भनेर पहिले यो मनोवैज्ञानिक खेल खेले जस्तो लाग्यो हामीलाई भनेको मतलब बाहिर देखाउन कस्तो आफ्नो प्रतिपक्षी पार्टीलाई सरकारले विरोध गर्छ नि जुन प्रतिपक्षीले सरकारलाई विरोध गरे जस्तो एउटै पार्टीको मान्छे नै होइन कि जस्तो गरेर बोल्नुभयो उहाँहरू यो त अनुशासनहीनता जस्तो देखियो नि पार्टीभित्र कस्तो लाग्छ तपाईँलाई हस् म त्यसमा आउँछु तीर्थराज भट्टराई नवलपरासीबाट हुनुहुन्छ हामीसँग छविरमन अधिकारी हुनुहुन्छ सिनामङ्गल काठमाडौँबाट छविरमनजी नमस्ते नमस्कार सर हजुर छोटोमा भनिदिनुहोस् भीमसर नमस्कार नमस्कार मेरो दुईवटा प्रश्न छ हजुर घरको नमानिकन एउटा चाहिँ के छ भने यो पदको लडाइँ अहिले एकदम चरम चुलीमा पुगेको छ र एउटाले अर्कोलाई कसरी गिराउन सकिन्छ भन्ने सम्ममा पुगेको स्थिति छ अनि यो यो लडाइँ झगडा भन्दा पनि बिचको एउटा मार्ग फेला पार्न सकिन्छ कि भन्ने हिसाबले मा कमरेड माधव नेपालको एउटा कुरा आएको थियो युवा पुस्ता अगाडि आउँछ भने म मेरो समर्थन दिन सक्छु भनेर अनि बेला मौकामा युवा पुस्ताबाट के भनाइ आउँछ गुनासो आउँछ भने पुरानो पुस्ताले हामीलाई अवसर पनि दिँदैन मौका पनि पाइँदैन जहिले पनि ओगटेर राखिदिन्छ भन्ने कुरा पनि सुनिन्छ अनि यो यो एउटा त पार्टीको नेतृत्व गर्ने महत्त्वपूर्ण अवसर प्राप्त हुँदा हुँदै पुरानो पुस्ताले नै अफर गरिरहेको अवस्थामा पनि यो युवा पुस्ता चाहिँ अगाडि बढ्न आँट गरेन यसको एउटा कारण के हो यो अलिकति प्रसाइदिनु होला पाएर मौका पाएर पनि त्यो मौकाको उपयोग गर्न नसक्नुको कारण अर्को भनेको जब जब एमालेको नेतृत्वमा गृह मन्त्रालय आउँछ नि तब प्रहरी प्रशासन चौपट पारेर काम हुन्छ चौवन्न सालमा त्यस्तै भयो अहिले काठमाडौँ उपत्यका लगायतको विभिन्न ठाउँहरूमा चाहिँ अब गुन्डागर्दी अपहरणको गतिविधि त्यस पछाडि यो अपराधजनक क्रियाकलापबाट हुने अनैतिक क्रियाकलापहरू भ्रष्टाचारका केसहरूमा धेरै हदसम्म चाहिँ त्यो न्यूनीकरण भएको थियो रमेश खरेल एसएससी प्रहरी प्रमुख हुँदाखेरि तर अब गृहमन्त्री वामदेव गौतमको टक्रावको कारणले गर्दाखेरि अहिले उहाँलाई हटाइसकेपछि अहिले त्यो कुण्डले मुण्डले अनैतिक क्रियाकलाप गर्ने मान्छेहरूको चाहिँ छापछप्ती अहिले फेरि त्यो अवतरण भए जस्तोको अवस्था छ क्या अनि यो यो यसको बारेमा तपाईँ एउटा जिम्मेवार पदाधिकारीकै हैसियतले भनिदिनु पर्यो कि एमाले जनताले सुख पाएको देख्न चाहँदैन हस् धन्यवाद सिना सिनामङ्गलबाट छविरमण अधिकारी हुनुहुन्थ्यो हामीसँग प्रभात घिमिरी हुनुहुन्छ मनमयज्यू काठमाडौँबाट हो उहाँ पनि प्रभातजी नमस्ते हजुर नमस्ते हजुर प्रभातजी भन्नुहोस् हजुर अतिथिजी यहाँलाई पनि नमस्कार नमस्कार म सर्वप्रथम त यहाँको महाधिवेशन नजिकै राखेको छ यस सन्दर्भमा महाधिवेशन सफलतापूर्वक सम्पन्न होस् र सर्वसम्मत नेतृत्व आओस् भन्ने नै शुभकामना पहिला दिन चाहन्छु धन्यवाद अब अर्को मेरो कुरो चाहिँ के हो भनेदेखि वास्तवमा नेकपा एमालेको अहिले जुन कुरो आइरहेको छ जसको नीति उसको नेतृत्व भनेर होइन अब यो सन्दर्भमा नीति र नेतृत्वको कुरो गर्दाखेरि यसले राष्ट्रिय राजनीतिमा पनि र पार्टीको सन्दर्भमा पनि जोडेर कुरो गर्नु पर्दाखेरि जसले पार्टीलाई चाहिँ सही रूपले चाहिँ नेतृत्व दिन सक्दैन त्यसले त अब समग्र राष्ट्रकै नेतृत्व दिने कुरो त कहाँबाट आउन सक्ला एउटा कुरो हो अनि अब अब मैले चाहिँ खास जोडेको के हो कुरो भनेदेखि जनवादी केन्द्रीयताको कुरो चाहिँ वास्तवमा कम्युनिस्टहरूको एकदमै आउने कुरा तर वास्तवमा चाहिँ अब राष्ट्रिय राजनीतिमै पनि कुरो गर्नु पर्दाखेरि र आन्तरिक पार्टी जीवनमै पनि कुरो गर्नु पर्दाखेरि अहिले चाहिँ अधिकारहरूलाई चाहिँ यत्र तत्र चाहिँ लाने यसरी चाहिँ कुरो गर्दाखेरि पार्टीको अनुशासनमा पनि अलिकति कमजोरी आएको र अनि तपाईँहरू जो आफूलाई चाहिँ अलिकति युवाहरू भन्नुहुन्छ र अलिकति दोस्रो पुस्ताको भन्नुहुन्छ तपाईँहरू स्वयमै नेतृत्वको लागि चाहिँ खुलेर अगाडि नबढ्दाखेरि र कोही नेताहरूको पक्षमा एक थरी व्यक्तिहरू र कोही नेताको पक्षमा अर्को थरी व्यक्तिहरू लागिरहँदाखेरि अनि फेरि क्राइटेरिया पनि सत्तरी वर्ष पार्टीका लागि रहनुपर्ने भनेर भनिरहँदाखेरि त्यो अवस्थामा नपुग्दै तपाईँहरू विचार ल्याउने तपाईँहरू सिद्धान्त वा व्यवहार बनाउन पर्छ भनेर लाग्नेहरू नै त्यो अवस्थामा नपुग्दै रिटायर हुनुपर्ने अवस्था आयो भने त राजनीतिमा यसरी काम कुरो एकातिर अनि व्यवहार चाहिँ अर्को भइदियो भने त त्यो तपाईँहरूले भन्नु र गर्नुमा त खास केही चुक त देखिँदैन यसलाई कसरी तपाईँहरूले चाहिँ तालमेल मिलाउने सोचिरहनु भएको छ यो बारेमा प्रश्न हेरिदिनु प्रभात घिमिरे मनमैजी काठमाडौँ हुनुहुन्थ्यो हामीसँग केदार खड्का हुनुहुन्छ सिन्धुपाल्चोकबाट हुनुहुन्छ केदारजी नमस्ते केदारजी केदारजीको टेलिफोन समस्या आयो पाले पालो छिचोल्दै जाउँ तपाईँलाई पाले पालो सोध्दै सोद्धाखेरि सजिलो होला सबभन्दा पहिला अहिले माधव नेपाल जो नेपाल चाहिँ महासचिव भएर लामो समय काम गरेर आफैले पार्टी नराम्रो अवस्थामा पुगिसकेपछि ल म बस्दिनँ भनेर राजीनामा दिएर हिँड्नुभएको नेता र अर्को धेरै अगाडिदेखि चाहिँ पार्टीमा लाग्नुभएको तर सबैभन्दा माथिल्लो पदमा नबस्नुभएको नेता र झलनाथ खनाल जो एकचोटि खाइसक्नुभयो त्योभन्दा अगाडि पनि धेरैचोटि एकचोटि एकचोटि मौका पाइसक्नु भएको र फेरि पनि पायो भने खान्छु भन्ने तिनजना नेता यो तिनजना पाएक नेतृत्व गर्ने अरू कोही नेता थिएनन् नेकपा एमाले भित्र भन्ने प्रश्नको चुरो दुई तिनजना श्रोताको त्यसमा त्यो ठ्याक्कै जवाब प्रश्नकर्ता साथीहरूलाई मेरो हार्दिक धन्यवाद छ मैले अहिले नीलकण्ठ वाग्लेजीले जे औल्याउनु भयो तपाईँले एकचोटि यो नेकपा एमालेको कुनै पदाधिकारीमा लड्ने व्यक्ति वा यसको नेता नठानेर आफूलाई अलिक त्यसबाट पृथक राखेर सोच्नुभयो भने तपाईँलाई कस्तो लाग्छ यो भनेर जुन भन्नुभयो म एकछिन त्यस आफूलाई त्यस्तो ठानेर म भन्छु र मैले यो देशको जे अवस्था मैले देखेको छु यो अवस्थामा वास्तवमा नेपालको राष्ट्रिय स्वाधीनता स्वतन्त्रता जनताको आर्थिक समृद्धि संविधान समयमा ल्याउने द्वन्द्व व्यवस्थापनका बाँकी कुराहरूलाई पुरा गर्ने अहिले नेकपा माओवादी संविधान सभा बाहिर छ त्यसलाई प्रक्रियामा ल्याउने नेपाली काङ्ग्रेसले कतिपय अवस्थामा यथास्थितिवादी नीति लिन्छ त्यसलाई पनि अग्रगतिको बाटोमा लैजाने र तत्कालीन मधेसी मोर्चाका नेताहरू जसले देशलाई अघि नै मैले भनिसकेँ विभाजनकारी सोच दृष्टिकोण ल्याए उनीहरूलाई पनि ठिक बाटोमा ल्याउने र यो काम गर्नुको लागि एकदम गतिशील क्रियाशील भएर काम गर्न सक्ने र देशभित्रका जनता र अन्तर्राष्ट्रिय जगतले पनि ल है यो व्यक्तित्व अगाडि आएपछि यसले भरपर्दो रूपमा त्यसलाई अगाडि बढाउन सक्छ भन्ने यस्तो व्यक्तिको आवश्यकता छ देशलाई मैले वास्तवमा बाहिरबाट सोच्दाखेरि म त्यो भन्छु हेर्नुहोस् हाम्रो यो कुटनीतिक क्षेत्रमा विगतमा हामीले सुनेका छौँ पटक पटक सञ्चार माध्यमबाट बाह्य हस्तक्षेप कार्य गतिविधि पनि यसमा बढेको छ किनभने घर कमजोर भएपछि हेर्नुहोस् यो झिङ्गा पनि धेरै पर्छन् घरभित्र सारतिर भत्ताभुङ्गा भएपछि अरू उडु सुपियाँ किरा अनेक फट्याङ्ग्रा यस्तो हुन्छ त्यसो भएको हुनाले मैले अघि निरकण्ठजीले भन्नुभएको तरिकाले सोचेँ भने म यसरी देशलाई यस्तो व्यक्तित्वको आवश्यकता छ भनेर ठान्छु र मैले त्यो आपूर्ति जसले गर्न सक्छ जसको त्यस्तो व्यक्तित्व छ म तपाईँले भन्नुभएको जस्तै म मतदाता भएदेखि त्यस्तो व्यक्ति को छ भनेर सम्पूर्ण त्यसका सूचकाङ्क हेरेर म मत दिन्छु तपाईँलाई अब एउटा एउटा प्रसङ्ग दोस्रो म एकदमै छोटो छोटोमा जान्छु र यसमा जुन उहाँले यो केपी र बामदेवको यो कस्तो होला यो एकै ठाउँमा रहलान् कि नरहलान् भन्ने जुन प्रश्न गर्नुभयो अहिले मैले उहाँहरूलाई म हेर्नुहोस् व्यक्तिगत रूपमा कुनै पनि व्यक्तिलाई दोषारोपण गर्न चाहन्न किनभने म नीति सिद्धान्त सङ्गठनको संरचना र यो सर्वोपरि नेपालको राष्ट्रिय हितमा विश्वास गर्ने भावनाले म व्यक्तिगत केही भन्न चाहन्न तर छैटौँ महाधिवेशनदेखि अहिलेसम्म नीलकण्ठजी र अरू साथीहरूले नजिकबाट हेर्नुभयो भने यस्तो प्रकारका नेकपा एमालेमा भएका समीकरणहरू बन्ने र भत्किने र धेरै टिक्ने या नटिक्ने भन्ने कुरा कस्तो हुन्छ तपाईँ आफै बुझ्नुहुन्छ मैले यहाँभन्दा टिप्पणी गर्न चाहिनँ र यो जुन तीर्थराज्यले यो जुन तपाईँले अघि भन्नुभएकै सन्दर्भमा यो अस्वस्थ प्रतिस्पर्धा हो कि व्यक्तिमाथि प्रहार गर्ने राम्रो भएन म सहमत छु तपाईँप्रति किनभने विचारको कुरा गर्नु पऱ्यो नीतिको कुरा गर्नु पऱ्यो राष्ट्रलाई अगाडि हाँक्ने कुरा गर्नु पऱ्यो र कस्तो नेता व्यक्तित्व चाहिन्छ र यो व्यक्तित्व कुन व्यक्तिमा गुण छ भनेर त्यसरी पो भन्नु पऱ्यो त हामीले त्योभन्दा बाहिर गएर अशिष्ट हुने कुरा ठिक होइन र हामीले यो चाहिँ विपक्षी पार्टीमा आउँछ कि भन्ने जस्तो यो प्रतिस्पर्धा जस्तो गर्नु हुँदैन र तपाईँले अहिले जुन प्रश्न साथीहरूको कुरा अगाडि सारेर अब जब नेताहरूले नै युवामा जाने माधव कुमार नेपालले नै भन्नुभयो युवा पुस्तालाई म हस्तान्तरण गर्न तयार छु किन अगाडि नसरेको होला भन्नुभयो हेर्नुहोस् हामी राष्ट्रलाई हाँक्न नसक्ने मैले यो घमण्ड गरे होइन मलाई क्षमा चाहन्छु मैले त्यसरी आफूलाई अगाडि राख्न खोजे पनि होइन हामी यो राष्ट्रलाई नेतृत्व दिन सक्छौँ हाँक्न सक्छौँ अरू पनि साथीहरू हुनुहुन्छ तर हामीले अगाडि नै अहिले अध्यक्षमै दाबी किन नगरेको भन्दाखेरि जो हाम्रो प्रमुख नेताहरू हुन्छ उहाँहरूले भन्नु त भयो तर भन्नुहोस् न पार्टी अध्यक्ष अहिले हुनुहुन्छ उहाँ आफै भन्नुहुन्छ सहमति भएपछि आफै अध्यक्ष हुन्छु केपी ओली लामो समयसम्म उहाँले पनि त ठुल्ठुला पदहरू ग्रहण नगर्नु भएको त होइन नि व्यक्ति अध्यक्ष भएपछि मात्रै उसको योग्यता क्षमता प्रफुष्टित हुन्छ अरू पदमा हुँदैन भन्ने छैन नि जस्तो म पटक पटक मन्त्री भएँ भने मैले मन्त्री हुँदा के गरेँ नेपाली जनताले हेर्नुपर्छ समीक्षा गर्नुपर्छ नेकपा एमालेका कार्यकर्ताले त नेपालका नेकपा एमाले कार्यकर्ता विवेकी छन् हेर्नुहोस् उनीहरूले समीक्षा गर्नुपर्छ त्यस कारणले गर्दाखेरि हामीले तयार नभएको भन्ने होइन तर प्रमुख नेताहरूले नै हामी तयार छौँ हामी प्रतिस्पर्धा जान्छौँ भनेपछि हामीले फेरि अर्को ल युवा पुस्ता भनेर ती सबै नेताहरूलाई निषेध गर्नको लागि अहिले समय भएन किनभने हामी अझै सङ्क्रमणकालमा छौँ हामीले संविधान ल्याउनु पर्नेछ र त्यसले एउटा अर्को समस्या खडा होला भने हामी अग्रसर नभएका हौँ हामी ल भनौँ न अहिलेका हाम्रा चारजना नेता तिनजना नेता जसको चर्चा सुनिन्छ ल हामी त्यसो भए एउटा संस्थागत रूपमा एउटा अनुभव दिने गरी बस्छौँ र तपाईँहरू अगाडि सार्नुहोस् भने चाहिँ हामी त्यसको लागि तयार छौँ एउटा एउटा म यो गृहमन्त्रीको सन्दर्भ गरिहाल्छु थोरै यो साह्रै महत्त्वपूर्ण छ होइन भन्नै छ नेकपा एमाले जहिले जहिले गृहमन्त्री हुन्छ तैले तैले यो वर्ष म गृहमन्त्री त्यस्तो भएको थियो र त्यस्तो होइन र अहिलेको जुन प्रसङ्ग छ म यो व्यक्तिगत रूपमा कहिले कहाँ सरुवा गरे हुनाले म त्यसमा प्रवेश गर्न गरिनँ मैले धेरै अनि यो नीति नेतृत्व र राष्ट्रिय राजनीतिलाई यो जनवादी केन्द्रीयता अनुशासनको कुरा जस्तो प्रभाजीले उठाउनु भएको छ एकदम ठिक कुरा हो तर प्रतिस्पर्धा स्वच्छ ढङ्गले गर्यो भने त्यसमा जनवादी केन्द्रिताको उल्लङ्घन हुँदैन तर अघि सुरुमा नीलकण्ठजीले भने जस्तो व्यक्तिगत आक्षेप या हाम्रो अधिकारीजीले भने छवि रणजीले भने जस्तो व्यक्तिगत आक्षेप यस्तो भयो भने यो नराम्रो कुरा हो र हामी यो सत्तरी वर्षको उमेरको कुरामा हामी कायमी छौँ तर अहिले हाम्रो माथिल्ला अगाडि बढेका नेताहरूले ल त युवाहरूले अगाडि बढाउँ नेतृत्व गरौँ भने उहाँहरू छलफल गर्न आयो भने हामी देशलाई हाँक्न सक्छौँ भन्ने आत्मविश्वास हामीमा छ अब भीमरावलजी भन्नुहुन्छ हस्तान्तरण पनि हुनुपर्छ नेताले ठाउँ दिएनन् अनि भीमरावलजी त्यस्ता नेताहरूको पक्षपात गर्नुहुन्छ जो सबैभन्दा लामो समयसम्म आउँदा नेकपा एमालेभित्र महत्त्वपूर्ण पदमा सबैभन्दा चुरो प्रधानमन्त्रीलाई प्रधानमन्त्री भने पनि अध्यक्ष भने पनि मन्त्री परिषदको अध्यक्ष भने पनि होइन त्यस्तो खालको एउटा चुरो पदमा बसेर लामो समय काम गरेको मान्छेलाई फेरि ल्याउनुपर्छ भनेर भन्नुहुन्छ दुईवटा कारण छन् उहाँहरूमध्ये जो प्रमुख नेताहरू हुन्छन् उहाँहरूले ला हामी कुनै सल्लाहकारी परिषद के बनाउँछौँ भने अब हामी सोच्थ्यौँ तर जब चारजनाभित्र छोट गर्नुपर्ने अवस्था आएपछि त आज देशलाई मैले अघि सुरुमा भने एउटा गतिशील क्रियाशील सबैको संयोजन गर्न सक्ने नेकपा एमाले भित्र पनि संयोजन गर्न सक्ने र अन्तर्राष्ट्रिय रूपमा राष्ट्रिय रूपमा एउटा देशलाई एउटा व्यक्तित्व छ है यसले चाहिँ देशमा देशलाई गन्तव्यमा लैजान सक्छ भन्ने त्यस्तो व्यक्तिको आवश्यकता भयो जब उहाँहरू चारैजनामध्ये त्यो नछोड्ने स्थिति आएपछि चारजना मध्येबाट छनौट गर्दा माधव कुमार नेपाल कुरो आएको त्यस कारण उहाँलाई पनि हामीले यो कार्यकालभन्दा पछि पनि लैजाने उहाँले हुनुपर्छ भने हामीले दृष्टिकोण राखेका छैनौँ त यो गर्नुपर्ने कारण त्यहाँनिर आयो किनभने कहिलेकाहीँ हेर्नुहोस् इतिहासका चरणहरूमा एउटा राष्ट्रले यस्तो व्यक्तित्वको खोजी गर्छ जसले यी सम्पूर्ण कुरालाई पूर्णतामा पुर्याउनुको लागि काम गर्नुपर्ने अवस्था आउँछ अहिले हाम्रो संविधान सभा दल हेर्नुहोस् संविधान सभा दल त हाम्रो छ तर संविधान सभा दल नै हामीले चाहिँ राम्ररी यसलाई चाहिँ ज जुन रूपमा अगाडि चलाउनु पर्ने थियो हामीले चलाउन नसकेको अवस्था छ त्यसकारण यो मामला भनेको कुनै व्यक्तिगत मामला या कुनै व्यक्तिको मुख हेरेर गर्ने मामला होइन नि यो त राष्ट्र र नेपाली जनता त्यसपछि नेकपा एमालेलाई एउटा गन्तव्यमा पुर्याउनु पर्ने मामला भएको हुनाले त्यो दृष्टकोणबाट माधव कुमार नेपालको प्रसङ्गमा मैले समर्थन गरेको हुँ केही श्रोताहरूको विचार आएको छ युवा चामलिङजीले लेख्नु भएको छ एमाले देशको स्वार्थको बारेमा कहिले विचार थाल्छ भन्नु हामी त्यसमा गफै गरिरहेका छौँ टेकाराम घिमिरे तपाईँको विचारमा एमालेभित्र सबैभन्दा राम्रो नेता को हो भनेर भन्नुहुन्छ उहाँले अघि दिए भनि पनि रहनु भएको छ सरोज ओलीजीले जाजरकोटबाट सोध्नुभयो अधिवेशन आउन केही दिन मात्रै बाँकी रहँदा पनि तपाईँको पार्टीमा अझै विवाद नै छ यी कारणले तपाईँहरूको महाधिवेशनमा हानाहानी हुने हो कि भन्ने डर पो लाग्यो भनेर भन्नुभएको छ नहोस् शुभकामना दिपेन सुब्बाजी भन्नुहुन्छ तपाईँको पार्टीको नेता माधव नेपालले आज बिहान एउटा अन्तर्वार्तामा म महासचिव मात्र भएको हुँ म अध्यक्ष भएको छैन भनेर भन्नुभयो तपाईँको विचार के छ यस्तो पनि भन्नु मिल्छ भनेर सोध्नुभयो सरजुले चाहिँ यो हाम्रो हानाहान केही पनि हुँदैन हामीले आठौँ महाधिवेशन त्योभन्दा अगाडि पनि प्रतिस्पर्धा गरिसकेका छौँ र तपाईँ यदि हाम्रो पार्टीको कार्यकर्ता हुनुहुन्छ भने तपाईँ ढुक्क हुनुहोस् र महाधिवेशनमा आफूलाई लागेको स्वतन्त्र विचार र मत तपाईँ प्रयोग गर्नुहोस् केही पनि समस्या हुँदैन जहाँसम्म दिपेन्द्रजीको कुरा छ महासचिव मात्र हुँदाखेरि त्यस्तो भन्न मिल्छ भन्ने कुरा हामीले हेर्नुहोस् आठौँ महाधिवेशनपछि मात्रै एउटा कुनै नेता लगातार प्रमुख पदमा उठ्न नपाउने भनेर आठौँ महाधिवेशनपछि मात्रै भनेका हौँ त्यसभन्दा अगाडि हाम्रो नीति कार्यान्वयनमा थिएन त्यसकारण हो उहाँ महासचिव मात्रै हुनुभएको उहाँ महासचिव हुनुभएको बेला मनमोहन अधिकारी पार्टीको अध्यक्ष हुनुहुन्थ्यो यो सबैलाई थाहा भएको कुरा हो त्यसकारण को व्यक्ति महासचिव अध्यक्ष के भएको थियो भन्ने एउटा प्रसङ्गको तथ्य यस्तो छ तर मूल रूपमा आज राष्ट्रलाई हाँक्नुको लागि जुन मैले अघि प्रशस्त चर्चा गरिसकेँ म दोहोऱ्याउन चाहन्न कुन व्यक्ति भयो भने हामी अगाडि जान सक्छौँ भन्ने कुरा प्रमुख भएको हुनाले माधव कुमार नेपालको प्रसङ्ग त्यहाँनिर बढी भएको छ नि मलाई भीमरावलजीसँग कुरा गर्दा योभन्दा अलिक खुलेर कुरा गरेको राम्रो लाग्छ भीमजी तपाईँले नेगा अहिले तपाईँले माधव नेपाल हिजो चाहिँ महासचिव मात्र हुनुभएको हो हिजो उहाँ चाहिँ कार्यकाल चलाएको नेता होइन भनेर भन्दाखेरि अलि अप्ठ्यारो सुनिन्छ कि होइन मैले कार्यकाल चलाएको नेता होइन भनेन नि मैले के भने नेतृत्वमा बस्नुभएको कि होइन नेतृत्वमा बस्नुभयो मैले होइन भनेकै छैन मैले भनेको के हो भन्दाखेरि कुनै व्यक्ति नेतृत्वमा लगातार दुई कार्यकालमा भन्दा बस्नु हुँदैन भन्ने कुरा आठौँ महाधिवेशन मात्रै भएको भनेको जस्तो अगाडि बसेको आए हुने तपाईँलाई म उदाहरण छ आए त आएकै छन् हुने होइन जस्तो उन्चालिस सालमा हाम्रो झलनाथ खनालजी महासचिव हुनुभयो छ वर्ष हुनुभयो तर हाम्रो गएको आठौँ महाधिवेशनमा त उहाँ पुनः अध्यक्ष हुनुभयो नि त्यसकारण त्यो के हो भने यो प्रसङ्ग आठौँ महाधिवेशन उमेरको हद पनि हाम्रो आठौँ महाधिवेशन चाहिँ मात्रै हो अहिले हामी कुरा गरिरहेछौँ अब भन्नुहोस् न त्यो जा जुन बेलादेखि जुन नियम प्रक्रिया लागू हुन्छ व्यक्तिलाई त्यो बेलादेखि लागू हुन्छ एउटा कुरा दोस्रो अझ यो प्राविधिक कुरा भन्दा पनि राष्ट्रलाई हाँक्नुको लागि जब हाम्रो संविधानले दिन्छ भने हाम्रो प्रक्रियाले दिन्छ भने राष्ट्रको लागि के आवश्यकता त्यो पनि त हेर्नु पर्यो नि किनभने सबभन्दा प्रमुख कुरा त देशलाई नेतृत्व दिने हो पार्टीलाई हाँक्ने हो हामीसँग कृष्ण अधिक कृष्ण कार्कीजी हुनुहुन्छ सरलाईबाट हुनुहुन्छ कृष्णजी नमस्ते कृष्णजी कृष्णजीको टेलिफोन समस्या आयो सरलाईबाट म पोखरातिर लाग्छु गोविन्द रिजालजी हुनुहुन्छ गोविन्दजी नमस्ते हजुर नमस्ते गोविन्दजी एकदम छोटोमा है समय कुद्दैछ हजुर म उहाँ भीमरावलजीलाई म प्रश्न सोध्न चाहन्छु यो यहाँ अलिक के तपाईँहरूको महाधिवेशनमा यो नेतृत्वको खिचलो त आफ्नो ठाउँमा छ तपाईँले धेरै स्पष्टीकरण दिइसक्नुभयो यो विषयमा धेरै प्रवेश गर्नु पनि अर्को कुरा चाहिँ यो एमाले चाहिँ गृहमन्त्री राम्रो ठान्न छान्दैन सक्दैन क्या कि नेपाली जनताको चाहिँ पार्टी एमाले होइन र जहिले पनि पब्लिकको लागि राम्रो गर्ने व्यक्तिलाई चाहिँ उचितो काट्ने कारवाही गर्ने दुनियाँ गर्ने रमेश खरेलको प्रकरण के हो तपाईँ त पूर्व गृहमन्त्री हो तपाईँले सिधा सिधा जवाफ दिनुहोस् <laughs> सिधा बाङ्गोटिङ होइन एक दुई तिन भन्दै जवाफ दिनुहोस् धन्यवाद गोविन्द रिजाल पोखराबाट हुनुहुन्थ्यो हामीसँग हिमाल बोरा हुनुहुन्छ धादिङबाट हुनुहुन्छ हिमालजी नमस्कार हजुर नमस्कार हजुर हिमालजी छोटोमा है ए हस् अतिथिज्यू हो हजुर ए सर नमस्ते नमस्कार जस्तो मेरो विषयवस्तु के भने तपाईँहरूको नौ राष्ट्रिय महाधिवेशन नजिकै आइरहेको छ होइन माधव कुमार नेपाललाई पनि अध्यक्ष बन्नुपर्ने अनि केपी शर्मा ओलीलाई नै अध्यक्ष बन्नुपर्ने घर बल्लै हुनालाई तपाईँको पिलर बल्ले हो भने चाहिँ छत राम्रोसँग अड्न सक्छ होइन जनताले हस् धन्यवाद उहाँ हुनुहुन्छ हिमाल बोरा धादिङबाट यी प्रश्नसँगै जोडिन्छन् म तपाईँलाई एउटा कुरा सुन्नुहोस् तपाईँले के भन्नुभयो भने भीम रावलजीले माधव नेपालको उम्मेदवारी घोषणा सभामा तपाईँले के बोल्नुभयो भने राष्ट्रिय स्वाधीनता नेपाली जनताको हित स्थापित गर्नको लागि एउटा सक्रिय नेता गणतन्त्र र जनक्रान्तिको उपलब्धिलाई संस्थागत गर्ने विभिन्न राजनीतिक दलहरूसँग वार्ता गरेर शान्ति प्रक्रियालाई पूर्णता दिने एमालेलाई सक्रिय र गतिशील नेतृत्व प्रदान गरेर अब आउने कुनै पनि निर्वाचनमा पहिलो स्थानमा पुर्याउनका लागि हामी माधव नेपाललाई ल्याउँदैछौँ भन्नु अब बताइदिनुहोस् भीमरावलजी माधव नेपाल पहिलो व्यक्ति हुँदाखेरि नेकपा एमालेको संविधान सभाको पहिलो निर्वाचन के भयो हजुर हजुर हजुर यो तपाईँले जुन भन्नुभयो त्यहीँबाट म सुरु गर्न चाहन्छु म यिनीहरू स्मरण गर्न चाहन्छु जति बेला ने, नेपाली काङ्ग्रेस देशमा एकछत्र भइरहेको थियो जननेता मदन भण्डारीको हत्या भएपछिको स्थितिमा समेत तिनै माधव नेपाल हुनुहुन्थ्यो जसको नेतृत्वमा नेकपा एमाले पहिलोचोटि सरकार बनायो यस्तो सरकार बनायो जुन सरकारका काम कार्यबाट अहिलेसम्म हाम्रो उम्मेद्वार त्यही कुरा लिएर जनताको बिचमा गइरहेको त्यो त अध्यक्ष अधिकारी हुनुहुन्थ्यो नि त होइन अघि नै तपाईँले भन्नुभयो महासचिव भन्दा नेता नेता पनि हुनुहुन्थ्यो म त्यो भन्छु अर्को कुरा दुई सालमा स्थानीय निकायको निर्वाचनमा उहाँ महासचिव हुनुहुन्थ्यो उहाँकै नेतृत्वमा पार्टीले त्यत्रो सफलता हासिल गर्यो र माओवादीलाई द्वन्द्व प्रक्रियाका सम्पूर्ण प्रक्रियाबाट अगाडि बढाएर लडाकुहरूको समायोजन र पुनर्स्थापनको काम पनि उहाँको नेतृत्वमा सम्पन्न भयो धेरै जस्तो म विशेष समितिको सदस्य थिएँ त्यस कारणले गर्दाखेरि यो संविधान सभाको जुन पराजयको कुरा छ त्यति बेला नेपाली काङ्ग्रेस पनि पराजय भएको थियो हामीलाई सम्झना छ किनभने त्यति बेला नेकपा माओवादीका ए नेकपा माओवादीका लडाकुहरूका क्रियाकलापहरू र त्यो द्वन्द्वपछिका दिनहरूमा माधव नेपाल मात्र होइन अहिले केपी ओली पनि जो अध्यक्ष उहाँ पनि हार्नु भएको थियो झापामा त्यो बेग्लै प्रसङ्ग हो त्यो कुनै नेतालाई दोष दिएर उम्किने ठाउँ छैन यदि नेकपा नेताको प्रसङ्ग गर्ने भने कमसेकम माधव नेपालले त म महासचिव नैतिक दायित्व लिन्छु भनेर पन्छिनु भयो अरू थाई कमिटीका सदस्य त त्यसरी पनि न दायित्व लिन तयार हुनु भएन म त्यहाँ त्यति मात्रै भन्न चाहन्छु र यो नेतृत्वको किचलो र जनताको यो पार्टीको सा एकदमै संक्षेपमा भन्छु यो किचलो होइन यो त के भने महाधिवेशन भएपछि त नेतृत्वको चयन त गर्नै पर्यो नि अर्को उपाय नै छैन त्यस कारण महाधिवेशनले नेतृत्व चयन गर्ने कुरालाई किचलो ठान्नु भएन तर अस्वस्थ हुनु भएन र यो गृहमन्त्री किन छान्न सक्दैन भन्ने कुरो विभिन्न बेलामा विभिन्न गृहमन्त्री भएको छन् हेर्नुहोस् मैले आफ्नो बारेमा आफै कुरा गर्नु त्यति राम्रो हुँदैन म हाम्रा आदरणीय श्रोताहरूलाई नै मूल्याङ्कन गर्नुहोस् भन्छु म पनि देशको गृहमन्त्री भएको थिएँ र ए नेकपा माओवादीले त्यति बेला सारा जग्गा कब्जा गर्ने सिंहदरार कब्जा गर्ने अभियान चलाएको भएको थियो एउटा कुनै रगतको थोपा नबगाएर कारवाही भएको तपाईँलाई थाहा छँदैछ म त्यतातिर जान चाहन्न र अर्को यो जुन हिमाल बोराजीले यो पद मोह छ कि छैन भन्ने कुरा जुन गर्नुभयो अब महाधिवेशन भएपछि बित्तिकै हेर्नुहोस् पद त छान्नै पऱ्यो यसलाई मोह भन्नु भएन जस्तो भन्नु देशमा संविधान सभाको निर्वाचनको घोषणा भएपछि कुनै कुनै व्यक्तिले पद पदको लागि त लड्नै पऱ्यो नि सदस्य लड्नै पऱ्यो त्यसलाई मोह मोह होइन यो अनिवार्य हो पछाड्ने म तपाईँलाई तपाईँले माधव नेपालजीको कुरा गर्नुभयो म माधव नेपालजीको बारेमा किन धेरै कुरा गरिरहेको छु भने आज यहाँ के मान्छे हुनुहुन्न है <laughs> यसलाई अन्यथा रूपमा नलिनु होला ने तपाईँले भनेको नेताले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सत्ताइस गति पोखराकोमा संसदीय दलका नेता केपी ओलीलाई पार्टीको भारी नबोक्नु सुझाव दिनुभयो बरु उहाँलाई प्रधानमन्त्री वा राष्ट्रपति बन्न सुझाव दिनुभयो तपाईँले खोजेको नेता कस्तो हो जो चाहिँ नेपालको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारीमा बस्न चाहिँ त्यो मान्छे लायक छ तर पार्टी हाँक्न लायक छैन भन्छ कसरी मिल्यो यो कुरा म पोखरामा थिएँ त्यो कार्यक्रममा अघिल्लो कुन कुरा गर्नु एउटा एउटा म एउटा कार्यक्रम मसँगै थिएँ त्यो प्रसङ्गमा उहाँले कुन भन्नुभएको भने उहाँको समग्र अवस्थालाई ध्यानमा राखेर राष्ट्रपति भनेको हाम्रो देशको के छ भने धेरै जस्तो मैदानमा गएर दौडिरहनु पर्ने कार्यकर्ताको बिचमा चौबिस घन्टा बोलिरहनु पर्ने राति राति बाह्र एक बजीसम्म नसुति नसुति हिँडिरहनु पर्ने त्यो पद होइन यद्यपि देशको सबभन्दा गरिमामय पद हो त्यो महत्त्वपूर्ण पद हो प्रधानमन्त्री भनेको प्रधानमन्त्री पद पनि त्यो जुन मैले अघि भने चर्चा गरेँ त्यस्तो होइन उसले राज्यका धेरै सुविधाबाट धेरै अलिक सजिलो हाम्रो पार्टीको अध्यक्षभन्दा भौतिक रूपमा सजिलो अवस्थाको उसले उपभोग गर्न पाउँछ त्यो अर्थमा उहाँले त्यो भन्नुभएको हो त्यसैले गर्दा केपी ओलीजीलाई पनि निषेध गर्नुहुन्न माधव नेपालजीले निषेधको मेरो अर्थ होइन तर अहिले पार्टी सञ्चालन कुरामा यहीँ अप्ठ्यारा हुने हुनाले यो गर्दा हुन्छ कि भन्ने उहाँको सुझाव मात्रै हो सुझाव एउटा सानो प्रसङ्ग भनिहाल्यो एकदम छोटोमा अब यस्तो प्रसङ्ग त केपी ओलीजीले माधव नेपालजीलाई पनि सल्लाह दिनुभएको त्यसको कुरा पारस्परिक रूपमा चलिरहने उहाँसँगै गरौँला त्यसको कुरा उहाँसँग तर तपाईँले अहिले भन्नुभएको कुरा मान्छेले पनि सुनिरहेछन् नेपालमा प्रधानमन्त्री हुन र राष्ट्रपति हुन लागेको मान्छे बरु हुन सक्छ तर त्यो त्यो एमआरएको अध्यक्ष हुन चाहिँ सक्दैन होइन त्यस्तो प्रसङ्ग होइन त्यसलाई अलिक गलत ढङ्गले बुझ्यो त्यस्तो होइन के हुन्छ भने मान्छेको जुन व्यक्तिगत समग्र अब तपाईँ हाम्रै बजार बकुल